ऐन तेस्रो संशोधन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर सब लिएर त्रिवेणी घाटतर्फ गएको ट्र्याक्टर नव नवलपरासीको रानीनगरमा दुर्घटना हुँदा चार जनाको मृत्यु सोमालियामा भोकमरीको समस्या भयावह भएको राष्ट्र संघको छहर पछिल्लो दुई वर्षमा भोकमरीका कारण दुई लाख साठी हजारको ज्यान गयो उत्तर कोरियाको अदालतद्वारा एक अमेरिकी नागरिकमाथि पन्ध्र वर्षको श्रम कैद सजाय र आइसिसी डिभिजन थ्रीमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्ने आइपिएल क्रिकेटमा चेन्नईद्वारा पन्जाब समक्ष एक सय सतासी रनको लक्ष्य प्रस्तुत सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन सङ्घ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना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 र इन्टरनेटमा नेपालबाडी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले मस्यौदा पारित गरी अनुमोदनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो यस्तै बैठकमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली दुई र सार्वजनिक सवारी चालक अनुमति पत्र नियमावली दुई हजार सत्तरी मन्त्री परिषद विधेयक समितिमा पठाउने निर्णय पनि भएको छ बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थविद डाक्टर चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ यस्तै बैठकमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्था आइडिएसँग चार करोड नब्बे लाख डलर आर्थिक सहायता माग्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो बैठकले शिव विकास परियोजनाका लागि एसियाली विकास बैंकबाट एक अर्ब बहत्तर करोड रुपियाँ सहायता लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो सत्तरी मिलियन अमेरिकी डलर बराबरको ऋण लगानी सम्बन्धी सम्झौता गर्नको लागि सहमति दिने एउटा निर्णय गरिएको छ त्यसको अख्तियारी पनि अर्थ मन्त्रालयको सचिव अथवा त्यहाँको सहसचिवले दिने निर्णय भएको छ त्यसै गरी नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाका लागि थप लगानी गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्था आइडिएले नेपाल सरकारलाई करिब उन्चालिस मिलियन डलर बराबरको आर्थिक सहायता प्रदान गराउने सम्बन्धमा सो संस्थासँग निकट भविष्यमै हुने ऋण वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ बैठकले तनहु जलविद्युत आयोजनालाई सात करोड अमेरिकी डलर ऋण लिन पनि स्वीकृति दिएको छ सरकार विरुद्ध आन्दोलनमा रहेको उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूसँग सरकारले अहिले वार्ता गरिरहेको छ राजधानीको बबर महलमा रहेको शान्ति कोषमा भइरहेको वार्तामा आन्दोलन र दलहरूको माग सम्बोधन गरी चुनावी वातावरण तयार पार्ने विषयमा छलफल केन्द्रित भइरहेको छ मोर्चाले प्रधान न्यायाधीश पदबाट मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले राजीनामा दिनुपर्ने उच्च स्तरीय राजनैतिक समिति खारेज हुनुपर्ने लगायतका माग राख्दै आएको छ मोर्चा र सरकारका बीच यसअघि पनि वार्ता भएको थियो यसअघि भएको वार्तामा मोर्चाका मागका बारे छलफल गर्ने भन्दै वार्ता स्थगित भएको थियो आजको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको वार्ता टोलीका सदस्यले जानकारी दिएका छन् सरकारको विरुद्धमा रहेको मोर्चा सरकारसँगको वार्ताका लागि तयार भए पनि अर्को आन्दोलन र अर्को आन्दोलन र दल नेकपा माओवादी भने अझैसम्म पनि वार्ताका लागि राजी भएको छैन माओवादीले वार्ताका लागि मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ आन्दोलन र दलहरूकै कारण सरकारले अहिलेसम्म संविधान सभाको चुनावको मिति सार्वजनिक गर्न सकेको छैन संविधान सभा निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै आएको मधेसी जनाधिकार फोरम नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएको छ कार्यकर्ता सहित आयोग पुगेको फोरमले दल दर्ताको प्रक्रिया मात्रै पूरा गरेको जनाएको छ आयोग परिसरमा संचारकर्मीसँग अध्यक्ष उपेन्द्र यादवले आज दल दर्ता गरे पनि मंगिरमा चुनाव हुन्छ भने भ्रममा आफूहरू नरहेको बताउनुभयो मधेसवादी दलहरूसँग विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयन नभएसम्म गरिने चुनावको औचित्य नहुने यादवको भनाइ छ अध्यक्ष यादवले आफ्नो पार्टी चुनाव विरोधी नभएको स्पष्ट पार्दै चुनावी प्रक्रियाप्रति मात्र असहमति राखेको बताउनुभयो आज दल दर्ता गरेको मधेसी जनाधिकार फोरम नेपाल निर्वाचन आयोगको दर्ता सूचीको चौध नम्बरमा परेको छ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकार निर्वाचन नीति घोषणा गर्ने तयारीमा रहेकाले मङ्सिरभित्रै निर्वाचन हुनेमा ढुक्क रहन सबैसँग आग्रह गर्नुभएको छ निर्वाचन आयोगले आज बागलुङमा गरेको अन्तर्क्रियामा उप्रेतीले सबै दलहरूको सहभागितामा मात्र निर्वाचनले सार्थकता पाउने भएकाले निर्वाचनमा सहभागी हुन सबैसँग आग्रह गर्नुभयो अब बर्खामा चाहिँ घर दैलो जानु पनि हुँदैन गाउँमा जान पनि सक्दैन खोला नाला बढ्छन् त्यति मात्र होइन बर्खामा काम गर्न गाह्रो हुन्छ हामी जेठ महिनाभरिमा अब नागरिक सङ्कलनको काम अन्तिम गर्छौँ र अब हामी निर्वाचनको माहौल बनाउँदै निर्वाचनको लागि परिस्थिति सिर्जना गर्दै अब संविधान सभाको अर्को निर्वाचन गर्ने प्रक्रियामा अगाडि बढिसकेको कुरा हुँदै हो निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसले गराउने निर्वाचन निष्पक्ष हुने भन्दै उप्रेतीले आयोगलाई विश्वास गर्न सबैसँग आग्रह गर्नुभयो निर्वाचन सम्बन्धी बाँकी ऐन कानून छिट्टै आउने भन्दै उप्रेतीले निर्वाचनको मिति घोषणामा थप ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो आयोगबाट निर्वाचन तयारीका लागि काम तीव्र रूपमा अघि बढिरहेको भन्दै उहाँले जेठभित्री मतदाता नावली संकलनको काम सकिने जानकारी पनि दिनुभयो आयोगमा अहिलेसम्म एक करोड तेह्र लाख फोटो सहितको मतदाता नावली संकलन भइसकेको उहाँले प्रश्न पार्नुभयो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनबाट एमाले सबैभन्दा ठूलो पार्टीका रूपमा आउने दावी गर्नुभएको छ देशका एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा एमाले अहिले पहिलो पार्टीका रूपमा रहेको खनालले दावी गर्नुभयो नेपालगंजमा अगुवा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष खनालले अन्य दलहरूसँग चुनावी तालमेलका विषयमा निर्णय भइ नसकेको बताउँदै एमाले दुई सय चालिस स्थानमा नै उम्मेद्वारी दिने तयारी गरिरहेको बताउनुभयो लोकतान्त्रिक शक्तिहरूलाई दुई तिहाई बहुमत सुनिश्चित गर्न केही स्थानमा तालमेल गर्न सकिने उहाँको भनाइ छ कार्यकर्ताहरूसँगको भेटमा उहाँले एकताबद्ध भई निर्वाचन अभियानमा जुट्न पनि आह्वान गर्नुभयो एमाले भित्र आन्तरिक पक्ष विपक्षमा लाग्ने कमजोरी विद्यमान रहेको स्वीकार गर्दै खनालले कमजोरी सच्याएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो मुलुकमा एमाले छैन भने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई अराजनीतिक पागलपनको संज्ञा दिँदै खनालले चुनाव हार्ने डरले माओवादी दिन दिग्भ्रमित भएको पनि दावी गर्नुभयो एमनेस्टी इन्टरनेशनल नेपालले दण्डहीनता अन्त्यका लागि प्रभावकारी कदम चाल्न अन्तरिम मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग आग्रह गरेको छ वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मानवाधिकार तथा श्रम अधिकारलाई समेत संरक्षण गर्न एमनेस्टीले माग गरेको हो एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष शम्भु ठाकुर को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री परिषदका अध्यक्ष रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै मानव अधिकारको संरक्षण गर्न आग्रह गरेका छन् जवाफमा मन्त्री परिषदका अध्यक्ष रेग्मीले मानव अधिकार हनन हुन नदिन सरकार सचेत रहेको र एमनेस्टीले गरेको मागलाई सरकारले सकारात्मक रूपमा लिएको बताउनुभयो एमनेस्टीले गम्भीर मानवाधिकार हननका आरोपीहरू विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाउनुको साटो उनीहरूलाई उन्मुक्ति दिने पदोन्नति गर्ने वा अन्य प्रकारको प्रोत्साहन गर्दै दण्डहीनतालाई संस्थागत गर्न लागि लागि परेकोमा चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र बुझाएको हो एमनेस्टीले मानवाधिकार उल्लङ्घन र ज्याजतीका ज्याजतीमा संलग्न जो कोहीमाथि अविलम्ब न्यायिक कारवाही प्रक्रिया थाल्न पनि उसले माग गरेको छ निजामती सेवा ऐन दुई हजार उनपचास तेस्रो संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ अध्यादेश मार्फत गरिएको संशोधन समावेशीको सिद्धान्त विपरीत भएको भन्दै अब्दुल मजिद मुसलमानले आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो रिटमा राष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ लोकसेवा आयोगले लिने नायब सुब्बा तथा अधिकृत परीक्षामा अपाङ्गता भएका र महिलाको हकमा चालिस वर्ष र मधेसी दलित आदिवासी जनजाति र पिछडिएको क्षेत्रको हकमा पैँतिस वर्ष उमेरको हदबन्दी विभेदकारी भएको रिटमा दावी गरिएको छ नवलपरासीको त्रिवेणी धाममा मलामी बोकेको ट्र्याक्टर गण्डक नहरमा खस्दा चार भारतीय नागरिकको मृत्यु भएको छ भने उन्नाइसजना घाइते भएका छन् भारतको महाराजगञ्ज जिल्ला ठुठीबारीलाई म ठुठी ठुठीबारीबाट मलामी बोकेर त्रिवेणीतर्फ आउँदै गरेको लु दुई त एघार उन्साठी नम्बरको ट्र्याक्टर त्रिवेणी सुस्ता छ रानीनगरमा रानीनगरको नहरमा दिउँसो खस्दा दुर्घटना भएको हो दुर्घटनामा पनि मृत्यु हुनेमा ट्र्याक्टरमा सवार महाराजगञ्ज जिल्ला ठुठीबारीका पचपन्न वर्ष निसार महम्मद पैँतिस वर्ष सूर्यनारायण सुनार र पचास वर्ष देवान मुस्लिम र करिब पचास वर्ष चौहान भनिने नाम नखुलेका व्यक्ति रहेका छन् यसै गरी दुर्घटनामा परि घाइते भएका उन्नाइसजना मध्ये छजनाको अवस्था गम्भीर रहेको छ घाइते सबैको हाल नवलपरासीको चौपत्ता स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ झुठा विवरण पेश गरी बैंकलाई ठगी गरेर फरार रहेका धुम्र राम ध्रुव राम प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ कृषि विकास बैंक लगायतका विभिन्न बैंकलाई झुटा विवरण पेश गरी ठगी गरेको आरोपमा प्रसाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ब्युरोका प्रहरी उपरीक्षक ईश्वर बाबु कार्कीले दिनुभएको जानकारी अनुसार प्रसाईले जग्गाको नापी नक्सा लगायतका कागजात समेत नक्कली बनाई व्यापार प्रयोजनका लागि बैंकबाट कर्जा लिएको प्रमाणित भएको छ झुटा विवरणको आधारमा कर्जा लिनु दिनुलाई भ्रष्टाचारजन्य गतिविधि भ्रष्टाचार जन्य गतिविधि भन्दै विशेष अदालत काठमाडौँले दुई हजार चौसठी साल जेठ एघार गते नै प्रसाईलाई पक्राउ गरी कानुनी कारवाही गर्ने फैसला गरेको थियो सो फैसलामा विशेषले प्रसाईलाई पाँच लाख छिहत्तर हजार दुई सय बाइस जरिवाना भराउने छहर गरेको थियो राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई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 कतिपय घटना जानकारीमा आउने भएकाले पनि दोषीलाई कार कारवाहीको दायरामा ल्याउन नसकिएको उहाँको भनाइ छ बलात्कारको घटनामा बाहिर मेलापत्र गराउने प्रवृत्ति रहेको भन्दै मेलापत्रको साटो दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने अन्सारीको भनाइ छ माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगंजले गएको एक वर्षको अवधिमा भारत र खाडी मुलुकबाट तीस नेपाली चेलीको उद्धार गरेको छ माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार एक वर्षको अवधिमा भारतबाट सत्ताइस र खाडी मुलुकबाट तीन चेलीको उद्धार गरिएको हो भारतमा माइती नेपालको सक्रियतामा माइती इण्डिया गठन गरिएपछि दुवै संस्थाको साझा प्रयास र सहकार्यबाट बेचबिखनमा परेका नेपाली चेलीको उद्धार गर्न सहज भएको बताइएको छ गएको एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका तीन महिला तथा बालबालिकाको उद्धार गरी परिवारसँग पुनः मिलन गराइएको थियो भने करिब तेह्र हजारलाई बेचबिखन र बारे परामर्श दिएको माइती नेपालले जनाएको छ सेनामा भर्ती गरिदिने भन्दै छ लाख रुपियाँ लिएर चितवनबाट दुईजना फरार भएका छन् नेपाली सेनाको शमशेर दलगण भरतपुरमा भर्ना गरिदिने भन्दै नेपाली सेनाको मेजर बताउने एकजना पुरुषले आठजना युवाबाट पचहत्तर हजारका दरले रकम लिई फरार भएका हुन् फर्जी प्रवेश पत्र बनाएर सेनामा भर्ना गरिदिने भन्दै आठजनाबाट पचहत्तर हजार रुपियाँका दरले आफूहरूसँग रकम लिइएको कोवलपुरका भूपिन शर्माले बताउनुभयो वैशाख चौध गते साँझ भरतपुर स्थित केन्द्रीय बस टर्मिनल टर्मिनलमा रहेको जनता होटेल र गौरव गेस्ट हाउसबाट भूपिन शर्मा अमित सिंह सहित उनका अन्य छजना साथीबाट करिब छ लाख रुपियाँ रकम दुईजना रकम लिएर दुईजना फरार भएका हुन् फरार भएकाहरूका बारे आफूहरूलाई जानकारी नभएको पनि पीडितहरूले गुनासो गरेका छन् एसियाली विकास बैंकले काठमाडौँ उपत्यकाको खानेपानी आयोजनाका लागि थप आठ करोडको ऋण सहयोगलाई स्वीकृत गरेको छ उपत्यकामा खेर गइरहेका खानेपानीका संरचना सुधार तथा संरक्षण गरी उपयोगमा ल्याउन खर्च गरिने बैंकले आज विज्ञप्ति जारी गरेर जानकारी गराएको हो बैंकका शहरी विकास विशेषज्ञ मनोज शर्माले खानेपानीका थप संरचना तयारी गरी खानेपानी आपूर्ति सहज बनाउन सो सहयोग सो सहयोगले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ चितवनका चाँदी व्यवसायीले आजबाट कारोबार ठप्प पारेका छन् सरकारले माग गरे अनुसारको सुनको आपूर्ति गर्न नसकेको भन्दै व्यवसायीले आजदेखि सुन चाँदी कारोबार बन्द गराएका हुन् आपूर्ति सहज नभएसम्म कारोबार गर्न नसकिने उनीहरूको भनाइ छ सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र मागको परिणाममा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूले बताएका छन् चितवन सहितका तेत्तिस जिल्लाका सुन चाँदी व्यवसायीको हिजो हिजो नारायणघाटमा बसेको बैठकले सुनको आपूर्ति सहज नभएसम्म कारोबार बन्द गर्ने निर्णय गरेपछि चितवनमा आजैदेखि कारोबार बन्द गरिएको सहकर्मी ध्रुवराज खनालले जनाएका छन् नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर समेत चिनिने नेपालगंजमा दुई दिनदेखि अत्यन्त चर्को घाम र तातो हावा लूका कारण जनजीवन प्रभावित भएको छ चालिस दशमलव एक शून्य डिग्री सेल्सियस पुगेको नेपालगंजको तापक्रमका कारण सर्वसाधारणलाई बाहिर निस्कन समेत मुस्किल परेको छ मौसम विज्ञका अनुसार आगामी आइतबारसम्म नेपालगंजको अधिकतम तापक्रम चौवालिस डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ गर्मी महिना शुरू भए मध्य तथा सुदूरपश्चिमाञ्चलका तराईका जिल्लामा पानी पर्नाले आम नागरिक चर्को घाम र तातो हावाबाट प्रभावित बन्दै आएका छन् गर्मीका कारण ज्वरो झाडा पखाला लगायतका सरुवा रोगका बिरामी बढेका छन् भने स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ यस्तै बढ्दो गर्मीका कारण सप्तरी सदरमुकाम राजविराजका अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको छ झाडा पखाला ज्वरो कम्बल पित्त टाउको दुख्ने बान्ता हुने लगायतका समस्या देखिएको सगरमाथा अञ्चल अस्पतालका चिकित्सक डाक्टर टेक नारायण मण्डलले जानकारी दिनुभयो मण्डलका अनुसार पछिल्लो समयमा मौसमी बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ पूर्वी क्षेत्रको तापक्रम बढेर पैतिस डिग्री सेल्सियस पुगेको छ आज अपरान्न काठमाडौँको तापक्रम 31 डिग्री सेल्सियस मापन गरिएको छ आज करिब साढे पाँच बजे मापन गरिएको तापक्रम अनुसार काठमाडौँको तापक्रम 31 डिग्री सेल्सियस पुगेको हो काठमाडौँको यो तापक्रम गत वर्षको भन्दा टिक तिन डिग्री सेल्सियसले बढेको बढी हो गत वर्ष आजकै दिनमा काठमाडौँको तापक्रम अठाइस डिग्री सेल्सियस मापन गरिएको थियो नेपालबारी नेटवर्कसँगको कुराकानीमा मौसमविद वरुण पौडेलले देशैभरिको तापक्रम आजको दिन गत वर्षको दिनमा भन्दा बढी भएको बताउनुभयो आकाशमा बादल लाग्ने सम्भावना निकै कम रहेकाले काठमाडौँको तापक्रम आज साँझ अझै बढी पुग्ने पौडेलको भनाइ छ अझै एक सातासम्म आकाशमा बादल लाग्ने छाँटकाट नरहेकाले तापक्रम केही बढी हुने बताउनुभयो आजसम्म काठमाडौँ को सबैभन्दा बढी छत्तिस डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ पछिल्ला केही वर्ष शिथिल बनेको घर जग्गा व्यवसायलाई उठाउने उद्देश्यका साथ तेस्रो घर जग्गा महोत्सव सुरु भएको छ राजधानीको भेकुटी मण्डपमा आजदेखि सुरु भएको घर जग्गा महोत्सवले घर जग्गा कारोबारलाई चलायमान बनाउने अनुमान गरिएको छ चार दिनसम्म चल्ने मेलामा अस्सी प्रदर्शनकर्ताको सहभागिता रहेको छ मेलामा हाउजिङ सहित बैङ्क सवारी साधन cement furniture online real estate booking travel लगायतका कम्पनी सहभागी रहेका छन् मेला स्थलबाटै सम्भावित ग्राहकहरूलाई हाउजिङको परियोजना अवलोकनको व्यवस्था गरिएको छ भने हरेक दिन करिब बाह्र बजे आयोजना स्थल भ्रमण गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ computer association of Nepal CAN र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागितामा देशभर यो दिवस मनाइँदैछ दिवसकै अवसरमा आज राजधानीमा प्रभात फेरी समेत निकालिएको थियो धारचुलाको सदरमुकाम खलङ्गाका बाइस वर्षीय खेमराज निरवला भारतको धारचुलामा मृत अवस्थामा फेला परेका छन् खलङ्गा पाँचमा बस्दै आएका युवक आज बिहान धारचुलाको भोटिया पण्डवामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ विभिन्न किसिमका लागु औषध सेवन गर्दै आएका निरौलाको लाग औषधकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ यातायात स्वतन्त्र मजदुर संघले आह्वान गरेको अनिश्चितकालीन मेची राजमार्ग बन्द आज दिउँसो तीन बजेबाट खुलेको छ बन्द खुलेपछि अहिले जनजीवन सामान्य बन्दै गएको छ प्रहरीले चालक पक्राउ परेको विरोधमा मजदुरहरूले हिजोदेखि राजमार्ग बन्द गराएका थिए पक्राउ परेका चालक सुशील सिन्चुरीलाई सामान्य धरौटीमा प्रहरीले रिहा गरेपछि संघले गरेको बन्द फिर्ता लिएको पूर्वेली ट्याक्सी व्यवसायी संघ इलामका अध्यक्ष ग्रीष्म सुब्बाले बताउनुभयो समाचार प्रकाशन र प्रसारण गरेको विषयलाई लिएर उच्च माध्यमिक शिक्षा परिषद बाँकेका कर्मचारीले पत्रकारमाथि हातपात गरेका छन् कार्यालय समयमा कर्मचारी निधाएको विषयलाई हिजो नागरिक र मिसन टुडे दैनिकमा निधाएको फोटोसहित समाचार प्रकाशित भएपछि पत्रकार तथा मिसन टुडेका पत्रकार विनोद पौडेल र नागरिक संवाददाता तथा रेडियो प्रतिबोध एफएमका समाचार संयोजक टेकेन्द्र बस्याललाई उच्च माध्यमिक शिक्षा परिषद कोवलपुरका कर्मचारी देवेन्द्र साईले हातपात गरेका हुन् सर्लाहीका विद्यार्थी संघ संगठनले निजी तथा आवासीय विद्यालयमा देखिएका समस्या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 छन् यसअघि सन् उन्नाइस सय बयानब्बेमा सोमालियामा दुई लाख बिस हजार जनाले भोकमरीका कारण ज्यान गुमाएका थिए सोमालियामा जारी खडेरी र द्वन्दका कारण उब्जनी घट्दा भोकमरीको समस्या बढेको राष्ट्रसङ्घले जनाएको छ राष्ट्रसङ्घले सन् दुई हजार एघारमा सोमालियाको दक्षिणी बाको र लोअर सबेली क्षेत्रमा भोकमरीको सबैभन्दा धेरै समस्या रहेको बताएको थियो दुवै क्षेत्र विद्रोही अल सबाबको नियन्त्रणमा रहँदै आएका छन् अल सबाबले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा विदेशी खाद्यान्न ओसार पोसार गर्न प्रतिबन्ध लगाउँदै आएको छ सरकार विरोधी गतिविधिमा लागेको अभियोगमा उत्तर कोरियाको एक अदालतले एकजना अमेरिकी नागरिकलाई पन्ध्र वर्षको कठोर श्रम कैदको सजाय सुनाएको छ पर्यटकका रूपमा गत वर्ष उत्तर कोरिया प्रवेश गरेका अमेरिकी नागरिक केनिथ वेललाई श्रम कैदको सजाय घोषणा गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेको विषयलाई लिएर अमेरिकासँग विवाद बढ़िरहेका बेला उत्तर कोरियाले अमेरिकी नागरिकलाई यस्तो फैसला सुनाएको हो वेलाई कोरियाले चीनको सीमा क्षेत्र र्यासनबाट गएको वर्ष पक्राउ गरेको हो पछिल्लो विवादका बीच अमेरिकी नागरिकलाई कठोर श्रम कैद को फैसला सुनाउने उत्तर कोरियाको कदमले अमेरिकालाई चुनौती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् यसअघि पनि उत्तर कोरियाले पटक पटक अमेरिकी नागरिकहरूलाई श्रम कैदमा राख्दै आएको थियो तर यसअघि आपसी वार्ताका क्रममा पक्राउ परेकाहरूलाई छाडिने गरिए पनि वेलाई उत्तर कोरियाले तत्काल छाड्ने संकेत नदेखाएको पनि बताइएको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्सले किङ्स इलेभेन पन्जाब समक्ष जितका लागि एक सय सतासी रनको लक्ष्य प्रस्तुत गरेको छ एमएच चिदम्बरम स्टेडियममा चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले सुरेश रैनाको शतकीय पारीसँगै निर्धारित बिस ओभरमा चार विकेट गुमाएर एक सय छयासी रन बनाएको छ चेन्नईका सुरेश रैनाले नट आउट सर्वाधिक सय रनको योगदान दिए पन्जाबका परविन्दर अभान अभावनाले दुई विकेट हात पारे जवाफी ब्याटिङ गरिरहेको पन्जाबले यो समाचार तयार पार्दासम्म तीन दशमलव तीन ओभर खेल्दै एक विकेटको क्षतिमा अठार रन बनाएको छ आजको खेलमा जित हात पारे शीर्ष स्थानको चेन्नईले अङ्क दूरी छ बढाउने छ भने पन्जाब विजय भए पाँचौँ स्थानमा यथावत हुनेछ प्रतियोगिता अन्तर्गत आज राति सभा आठ बजेपछि हुने अर्को खेलमा पुण्य वारियर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमुन्ने सामुन्ने हुनेछन् बरुणामा जारी ICC world cricket league division थ्रीमा अन्तर्गत थ्री अन्तर्गत आज नेपाल र ओमान बीच प्रतिस्पर्धा हुँदैछ खेल नेपाली समय अनुसार साँझ सात बजेपछि नेसनल स्टेडियम हमिल्टनमा हुनेछ तीन खेल मध्ये दुई खेलको नतिजा गुमाएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाव छ यसअघि गैराती भएको खेलमा नेपालले घरेलु टोली बर्मुडालाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ जितसँगै नेपालको डिभिजन थ्रीमा रहिरहने सम्भावना पनि बढेको छ पहिलो जित आत्मसात गर्ने नेपाल आत्मसात गर्ने क्रममा नेपाली टोलीले बर्मुडालाई एक सय छ रनमा रोकेको थियो जाँदा जाँदै एउटा खबर भर्खरै प्राप्त खबर अनुसार सरकार र मधेसी जनअधिकार फोरम नेपाल बीचको आजको वार्ता भर्खरै सकिएको छ वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्यहरूले बताएका छन् आजको वार्तामा फोरम नेपालले राखेको नागरिकता मतदाता नावली निर्वाचनमा समानुपातिक संख्या र मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिने विषयमा वार्ता सकारात्मक भएको बताइएको छ मिल्न बाँकी रहेका विषयमा अर्को वार्ताबाट सहमति जुटाइने सरकारले सरकारको वार्ता टोलीका सदस्यले जानकारी दिएका छन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक सम्पत्ति शुद्धिकरण सम्बन्धी दुई अध्यादेश सरकारद्वारा राष्ट्रपति समक्ष पेश सरकार विरुद्ध आन्दोलनमा रहेको उपेन्द्र यादव नेतृत्वको मोर्चा र सरकारी वार्ता टोली बीचको वार्ता सकारात्मक संविधान सभा निर्वाचनको प्रति असहमति जनाउँदै आएको फोरम नेपालद्वारा निर्वाचन आयोगमा दल दर्ता चुनावको मिति घोषणामा ढिलो नगर्न सरकारलाई निर्वाचन आयोगका प्रमुख आयुक्त उप्रेतीको सुझाव निजामती सेवा ऐन तेस्रो संशोधन खारेज गर्न माग गर्दै सर्वोच्चमा ऋण दायर सब लिएर त्रिवेणी घाटतर्फ गएको ट्र्याक्टर नवलपरासीको रानी नगरमा दुर्घटना हुँदा चारजनाको मृत्यु सोमालियामा भोकमरीको समस्या भयावह भएको राष्ट्रसङ्घको ठहर पछिल्लो दुई वर्षमा भोकमरीका कारण दुई लाख साठी हजारको ज्यान गयो र आइसिसी डिभिजन थ्रीमा नेपालले आज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 छ नि साथै बर्थडे पार्टीको लागि पनि व्यवस्था छ नि Chandra unique cottage and restaurant Chainpur दुई झ्यामिरे गणेश चोक मोबाइल अन्ठानब्बे चार पचास अठहत्तर छ सय एकानब्बे र अन्ठानब्बे चार पचास उनानब्बे दुई सय छत्तिस प्रोपराइटर चन्द्रकान्त छतकुली घर तथा कोठा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम home decor.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 गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुष आठजना युवाबाट रु पचहत्तर हजारका दलले रकमले फरार भएका हुन् भर्ना छनौट प्रक्रिया चलिरहँदा फर्जी प्रवेश पत्र निर्माण गरी नेपाली सेनाको जग्गे अड्डाको नक्कल स्ट्याम्प हानी भर्ना सेनामा गरिदिने भन्दै निजहरूसँग एक लाख पचास पचास हजार माग गरेको र पहिलो किस्तामा पचहत्तर हजारका दरले लिएको कोहलपुरका भूपिन शर्माले बताउनु भएको छ उनीहरू यही वैशाख चौध गते साँझ भरतपुर स्थित स्थानीय केन्द्रीय बस टर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भूपिन शर्मा अमित सिंह सहित उनका अन्य छ साथीहरूसँग सो रकम लिएर फरार भएका हुन् समितिले यही बैशाख पन्ध्र गते नक्कली कागजपत्र भेटेपछि भर्ना छनौटमा सहभागी नगराएको गणपति ज्योति चन्द्र महतले बताउनु भएको छ निजहरू ती युवासँग पैसा लिई राति तीन बजे आफू बसेको गेस्ट हाउसको झालफोरी भागेका हुन् पैसा लिएर फरार भएकी शान्तका श्रीमान ठाकुर नेपाली धादिङमा नेपाली सेनामा नै कार्यरत रहेका छन् भने आफूलाई मेजर भन्ने युवकको बारेमा भने उनी को हुन् भन्ने स्पष्टी हुन सकेको छैन निजहरूले ती युवकलाई चितवनमा भर्ना छनौट प्रक्रियामा सफल बनाउन नसकेको भन्दै नेपालगंजमा भर्ना गरिदिने बताएको पीड़ित सिंहले बताउनु भएको छ शमशेर दलगण भरतपुरका गणपति महतले निजहरूको खोजी कार्य भइरहेको बताउनु भएको छ आफूसँग आएको फर्जी प्रवेश पत्र नेपाली सेनाको निर्देशनालयमा पठाएको उहाँले जानकारी दिनुभएको छ नेपाली सेनाको भर्ना छनौट प्रक्रिया देशभरि जारी रहेको छ चितवनको शमशेर दलगणका लागि एक सय पच्चिसजना सैन्यको माग भएको छ सो पदका सो पदका लागि एक हजार तिन सय जनाले निवेदन दिएका थिए जागिर लगाइदिन्छु भन्दै एक लाख पचास हजार ठगी गरेको भन्दै एक महिलाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छिन् गएको असोजमा जागिर लगाइदिन्छु भनी ठगी गरेर फरार हुँदै आएका चितवन जगतपुरका होमबहादुर गौतम विरुद्ध बाँकेकी एक महिलाले चितवन प्रहरीमा उजुरी दिएकी हुन् पटक पटक आफ्नो रकम फिर्ता गर्न भन्दै पनि उल्टी धम्काउन थालेको भन्दै बाँकेकी जानुका दवाडीले आज चितवनमा आई प्रहरीमा उजुरी दिएको बताउनु भएको छ अहिले गौतमले पैसा दिनुको सट्टा उल्टी परिवारलाई आक्रमण गर्ने सम्मको धम्की दिन थालेपछि ओजीले दिएको दवाडीको भनाइ छ जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको खैरेनीमा सञ्चालन गरेको घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ खैरेनी छ घर भएका पचास वर्षीय रामशरण घिमिरेलाई दस रुपियाँ पर्ने टिकटलाई बिस रुपियाँमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो घिमिरेलाई आवश्यक कारवाहीका लागि पक्राउ गरी हिरासतमा राखिएको पण्डितले बताउनु भएको छ घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले हुलाक टिकटलाई दस रुपियाँमा बेच्न आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले बीस रुपियाँमा टिकट बेचेका हुन् सेवाग्राहीले कालो बजारी गरी टिकट बिक्री गरेको जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो घिमिरेले करिब एक सयवटा टिकट बेचेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो यसै अघि चितवनको विकट पहाडी गाविस कोराकमा सञ्चालन गरिसकेको घुम्ती शिविर आजदेखि खैरेनीमा सुरु भएको हो पूर्वी चितवनका विभिन्न सात गाविसलाई लक्षित गरी सञ्चालन गरिएको शिविर पर्सीसम्म चल्नेछ शिविरमा नागरिकता वितरण फोटोसहितको मतदाता नामावली संकलन पशु स्वास्थ्य सेवा अपाङ्गता भएकाहरूलाई परिचय पत्र वितरण खानेपानी सम्बन्धी सचेतना प्रदान गरिएका छन् स्थानीय बासिन्दालाई घर दैलोमै सरकारी सेवा प्रदान गर्न सञ्चालन गरेको घुम्ती शिविर पछि शक्तिखोरमा सञ्चालन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो सुनको सहज आपूर्तिको माग नेपाल सुन चाँदी व्यवसायी संघ चितवनले जिल्लाका सबै सुन पसल अनिश्चितकालका लागि बन्द गरेको छ यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल सञ्चालनमा कठिनाई भएको भन्दै पटक पटक ध्यान आकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको भन्दै पसल नै बन्द गर्नु परेको संघका चितवन अध्यक्ष दिपेन्द्र रामदामले जानकारी दिनुभयो सुनको सहज आपूर्तिका लागि पहल गर्न संघले केन्द्रमा रहेको सुन चाँदी व्यवसायी महासंघलाई दुई दिन अल्टिमेट समेत दिएको छ सरकारबाट प्राप्त हुने सुनको कोठा कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र माघको परिणाममा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो हिजो विभिन्न तेत्तिस जिल्लाका प्रतिनिधि र महासंघबीच सहज आपूर्तिबारे आन्तरिक छलफल भएको र सहज आपूर्ति नभएपछि आजबाट चितवनमा रहेका झण्डै साढे सुन पसल बन्द गरिएको संघले जनाएको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला चर्को मूल्यमा सुन खरिद गरी आपूर्ति गर्नु परेको व्यवसायीहरूले गुनासो गर्दै आइरहेका छन् भने व्यवसायीहरूलाई कालो बजार जारी गरेको आरोप लागिरहेको छ विवाहको सिजनमा सुन पसल बन्द हुँदा भने ग्राहक मर्कामा परेका छन् यसैबीच सुनचाँदी व्यवसायीको आन्दोलनका बारेमा सहकर्मी ध्रुवराज खनालले नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपेन्द्र रामदामलाई कारोबारे ठप्प पारेर किन आन्दोलनमा भयो भनी सोध्नु भएको छ यो हाम्रो आन्दोलन नेपाल सुनचाँदी व्यवसाय सङ्घ जिल्लाको आन्दोलन सुन सर्वसुलभ हिसाबले सबैजनाले पाउनु पर्यो भन्ने हाम्रो एजेन्डा भनेको थियो यही एउटा एजेन्डा हो कि अरू केही छन् एजेन्डाहरू हाम्रो अरू पनि छन् होइन जस्तो तपाईँको कालो गरी रोकिनु पर्यो नम्बर दुईमा आएर अनुगमनको शैली कानुनीबद्ध हिसाबले एउटा राज्यले ठोस नीति निर्माण गरेर अनुगमन हुनु पर्यो ब्याङ्कहरूले वितरण गर्ने सुन हरेक जिल्लाहरूमा उपलब्ध हुनु पर्यो यावत अरूहरू पनि छन् कति सुन आयो भने चितवनमा सहज होला बिहाको सिजन र सुनको भाउमा अलिकति ओह्रा लाग्दाखेरि जुन आम जनसमुदायमा सुनको चाहना भाउ कम भएको हुनाले पनि अलिक बढ्नु र बिहाको सिजनमा अब यसै पनि बढी खबर हुने भएकोले चाहिँ करिबन करिबन तेइस एक किलोको दरले हप्तामा सात किलोसम्म अहिले चितवन जिल्लालाई आवश्यक रहेको छ भने राष्ट्र ब्याङ्कले कोटा प्रणाली लागू गर्नाले अहिले चितवनले जम्मा हप्ताको दुई किलो सुन मात्र प्राप्त गरिरहेको छ त्यसमा पनि धेरै कठिनाइको साथमा अब जुन अब यो बेको सिजनमा झनै अप्ठ्यारो होला ग्राहकहरूलाई यहाँले यसतर्फ सोच्नु भएको छैन होइन यो कुराको लागि हामीले मनन गरेर हाम्रो अलिक अगाडि गर्नुपर्ने कार्यक्रम हामीले पोस्टपोन गरेर केही दिनपछि सार्या पनि हौ यो बन्दले ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा र दुःखप्रति नेपाल सञ्चारी व्यवसाय सङ्घ चितवन शाखा क्षमाप्रार्थी छ र अहिले वास्तवमा हाम्रो यो बाध्यता र विडम्बना के छ भन्दाखेरि हामीसँग व्यक्तलाई सुनै नभएको अवस्थामा हामीले चाहिँ पसल खोलेर पनि बस्नु कुनै औचित्य नहुने भएको हुनाले चाहिँ हामीले बाध्यतापूर्वक भएर चाहिँ पसल बन्द गर्नु पर्यो अब यहाँले अल्टिमेटम दिनुभएको छ दुई दिनको नै दुई दिनभित्रमा यहाँको माग सम्बोधन भएन सुनवाई भएन भने के गर्नुहुन्छ यो बन्द हामीले हिजो करिबन करिबन पैँतिस जिल्लाका अध्यक्ष लगायत प्रतिनिधिहरूको सहभागी थियो त्यसमा हामीले हाम्रो महासङ्घ केन्द्रीय अध्यक्ष प्रमुख अतिथिको रूपमा हिजो चितवन आउनु भएको थियो उहाँलाई हामीले स्पष्ट रूपमा हाम्रो माग चितवनले उठाएको माग सबै जिल्लाले सम्बोधन गरेर यो चितवनले उठाएको माग पनि सबै जिल्लाको सहमति छ र सो सहमति दुई दिनभित्र कार्यान्वयन नगरेको अवस्थामा हाम्रो अनिश्चितकाल बन्द त छँदैछ होइन देशव्यापी रूपमा यसलाई फैलाएर देशव्यापी रूपमा यो बन्दलाई चाहिँ हामीले बढाएर देशै ठप्प पार्ने चाहिँ त्यसै हाम्रो व्यवसाय व्यवसाय है अन्त्यमा विपेन्द्रजी जुन अब यहाँको भित्रैबाट सुनिएको छ गुनासाहरू आएका छन् कालो बजारी व्यवसायहरूबाटै भएको भन्ने छ के भन्नुहुन्छ अन्त्यमा अनि यो व्यवसाय कालो बजारी व्यवसायबाट भएको हुनु कालो बजारी गर्ने एउटा व्यवसाय पनि व्यवसायिक व्यवसाय नै हुन् तर हामी चितवन जिल्लाको व्यवसायबाट चाहिँ कालो बजारी भएको छैन यो सत्य कुरा हो किनभने हामीले जुन सुन ब्याङ्क मार्फत उठाउँछौँ त्यो सुन एकदम पारदर्शी हिसाबले सबै मेरा साथीहरूको हातमा परोस् भन्ने हिसाब हेतुले हामीले पहिला सुधारको जानकारी दिएर पत्र वितरण गरेर सुनको डिमान्ड उठाएर माग उठाएर कार्यक्रम साथीहरू केही साथीहरू बसेर सल्लाह गरेर कति भागमा पर्छ त्यसरी वितरण गरिरहेको छौँ अब बाहिर रह्यो बाहिरको कुरामा होला केही साथीहरूले एउटा आफ्नो कमिटमेन्ट अनुसार कमनवेल अनुसार बिहाको बेलामा सामान नदिरहेको अवस्थामा कतिको चाहिँ घर परिवार वैवाहिक सम्बन्ध टुट्ने अवस्थालाई मध्यनजर गरेर व्यापारीलाई सबभन्दा ठुलो कुरा राहत पैसै ठुलो कुरा हुँदैन भन्ने कुरा मान्यता राख्दै हामीले बोलीको कुरा पुरा गरेर पचास हजारमा हुँदा पनि हामीले केही महँगो रकममा सुन्ने ल्याएर पनि एउटा बोली पुरा गर्ने हिसाबले हामीले सुन वितरण गर्यो तर त्यो भनेको शर्त भन्दाखेरि केही सामानहरूको हकमा मात्रै हो हाम्रो जुन पहिला लिएको अर्डरहरू थियो पचास हजार भाउ हुँदाखेरि लिएको अर्डरहरू हामीले भाउ महँगो हुँदा पनि बेच्नु पऱ्यो महँगैमा किनेर पनि हामीले बेच्यौँ सुन सर्वसुलभ नहुँदाको अवस्थामा तर त्यसलाई हामीले निरन्तर रूपमा हेर्ने कि त्यो केही सबैको लागि मात्र थियो र केही सीमित व्यक्तिहरूको लागि चाहिँ हामीले त्यो अर्डर लिएको हकमा मात्रै त्यसो परेको थियो अब बाँकी समाचारहरू रत्नगरको निपनी प्रभात मार्ग पिच गर्ने कार्य अल्पत्रमा परेको छ मिचिएको सड़कको जग्गामा सहमति जुट्न नसक्दा सो भित्री सड़क खण्ड पिच गर्ने कार्य रोकिन गई अल्पत्र परेको हो रत्नगर नगरपालिका र स्थानीय उपभोक्ताको प्रयासमा सड़क पिच गर्ने कार्य भए पनि मिचिएको सड़कको जग्गा छान्न नमानेपछि काम प्रभावित बनेको निपनी प्रभात मार्ग कालपत्र उपभोक्ता समितिका सदस्य ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिनुभयो सो मार्ग पहिले बत्तीस मिटरसम्म रहेकोमा अहिले करिब बाह्र मिटर मात्र रहेको छ निपनीदेखि दिपचोकसम्मको एक किलोमिटर सड़क पिच गर्ने लक्ष्य लिए पनि हालसम्म चार सय मिटर मात्र पिच भएको पाण्डेले बताउनु भएको छ बाँकी छ सय मिटर बाटो पिच हुन सकेको छैन विषम दुई हजार पैंतालिस सालदेखि पाँचवटा उपभोक्ता समिति गठन गरिए पनि कुनै पनि समितिले समस्या समाधान गरी बाटो निर्माणको काम पूरा गर्न नसकेको उहाँले बताउनु भएको छ यसै बीचमा आठ पटकसम्म अमिनी ल्याई सड़कको जग्गा छुट्टाए पनि अतिक्रमित जग्गा नछाडेको उपभोक्ताहरूले गुनासो गरेका छन् नगर जिल्लामा देखिएको सो समस्यामा समाधानमा रत्नगर नगरपालिकाले पनि खासै चासो नदेखाएको पाण्डेले गुनासो गर्नुभएको छ मुखले मात्र भन्ने तर व्यवहारमा लागू गर्न नसक्दा यो समस्या लामो समयसम्म रहेको उहाँले बताउनुभयो सो सड़क खण्ड पेश गर्न नगरपालिका र स्थानीय उपभोक्ताले आधा आधा रकम लगानी गरेका छन् उपभोक्ताबाट प्रति मिटर एक हजार पाँच सय रुपियाँ सङ्कलन गरेको संकलन गरेको तथा बाँकी रकम नगरपालिकाको सहयोगबाट सो सडक खण्ड पिस गर्न काम थालिएको थियो समस्या समाधान गरी सो निपनी प्रभात मार्ग पिच गर्न स्थानीयवासीले पटक पटक नगरपालिका समक्ष आग्रह समेत गरेका छन् सामुदायिक कार्यकर्ताको लागि अनुभव अनुभव आदान प्रदान कार्यक्रम आज रत्नगरमा सम्पन्न भएको छ कार्यक्रममा सुशासन तथा विकास प्रतिष्ठानका जिल्ला प्रशिक्षक कविता अधिकारी र मेलमिलाप समाजकै शिला अधिकारीले सहजीकरण गर्नुभएको थियो रत्नगर नगरपालिका मेलमिलाप समितिको स्थानीय संयोजक पार्वती नेउपानेको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा पूर्व नगर प्रमुख नारायण वन एमाले रत्नगरका अध्यक्ष प्रेमनाथ दुवाडी इन्द्रप्रसाद पौडेल राप्रपा नेपालका गो गोकर्ण अधिकारी लगायतले बोल्नु भएको थियो नवलपरासीमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् भारतको ठुटीबाडी ठुटीबारीबाट अन्तिम संस्कारका लागि लास लिएर त्रिवेणी धाम आउँदै गरेको लो एक त एक एक पाँच नौ नम्बरको ट्र्याक्टर आज त्रिवेणीको सुस्थ हुन तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो दुर्घटनामा परि भारत उत्तर प्रदेश महाराजगंज ठुटीबारीका पचास वर्षीय निसार मोहम्मद पैंतिस वर्षीय सूर्यनाथ सोनार र पचास वर्षीय देवान मुसलमान र पचास वर्षीय रामपद चौहान रहेका छन् चौहानको उपचारका क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ज्यान गएको हो घाइतेहरूको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता उपचार भइरहेको प्रहरीले जनाएको छ त्रिवेणीबाट आउँदै गरेको यात्रुवाग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 सेवाग्राही भने मर्कामा परेका छन् सुन चाँदी व्यवसायीहरूको आन्दोलनप्रति सर्वसाधारण के भन्छन् त सुनौ सामुदायिक आवाजमा उनीहरूको आवाज जस्ताको तस्तै सामुदायिक आवाज यो सुनचान्ती व्यवसाय सङ्घ र सरकार पक्ष बिच भएको यो जुन विवाद छ यसले गर्दा सारा उपभोक्तालाई मार पार्न भएन बसेर आफूहरू बिचमा अब छलफल गर्नु पर्यो कालो बजारी हुन भएन र अब जुन विवाह हुन्छ हाम्रो परम्परामा अब सुन थोर बहुत जति भए पनि हामी लगाउने चलन छ अनि हामीले किन जाँदा सहज तरिकाले उपभोक्ताहरूले पाएनौँ भने त्यो नराम्रो चाहिँ रूपमा अगाडि बढ्न सक्छ यो द्वन्द्व झन् अगाडि हुनसक्छ त्यस कारणले द्वन्द्वलाई व्यवस्थापन गर्नुपर्छ मैले सुन व्यवसाय व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् होइन अब त्यो चाहिँ मेरो दृष्टिकोणमा राम्रो होइन होइन उनीहरूले सहज रूपमा आपूर्ति भएन भन्ने बाहना बनाएर त्यो आन्दोलन गरेका छन् उनीहरू व्यवसायी भइसकेपछि कसरी आपूर्ति गर्ने भन्ने कुराको रणनीति पहिले नै तय गर्नुपर्छ यो बाहनामा त्यसरी गर्नु चाहिँ राम्रो होइन किनकि अब अहिले बिहेहरूको लगन परिरहेको छ उपभोक्ताहरूले आफ्नो योजना बनाएर गरेका हुन्छन् त्यो लगनको बेलामा पाएनन् भने एउटा संस्कार र संस्कृतिमा नै असर पार्ने काम गरेको छ अब यसलाई व्यवसायीहरूले चासोको साथ अगाडि बढाउनु पर्ने हुन्छ अप्ठ्यारो भयो भने कालो कालोबजारीलाई प्राथमिकता दिने काम चाहिँ गर्नु हुँदैन भन्ने जस्तो लाग्छ बजारमा जुन सुनको अभाव देखिएको छ यो स्वाभाविक छ किनकि सरकारसँग अथवा बैङ्कबाट किन्ने हो जुन चाँदी व्यवसायीले उसले चाहिँ महँगोमा बेच्यो तर अहिले भाउ घट्दाखेरि चाहिँ व्यापारीहरू पनि मर्कामा परेको छ अनि त्योभन्दा बढी चाहिँ उपभोक्ताहरू जुन अहिले यो सिजनमा चाहिँ सुन नपाउँदाखेरि